दस बज्यो तपाईँले देश तथा विदेशका खबरहरू सुनिसक्नु भएको छ हरेक आइतबार दस बजेको संसार पश्चात एघार बजेसम्म तपाईँको रेडियो सेटमा गुन्जने कार्यक्रम मुक्तक मालाको समय आज पनि सुरु भइसकेको छ मदन भण्डारी चाहिँ तपाईँहरू समक्ष उपस्थित भइसकेको छु मलाई प्रविधि समिसनमा देवेन्द्र अधिकारीजीले साथ दिइरहनु भएको छ तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा धेरै धेरै स्वागत छ हार्दिक नमस्कार श्रोता एकानब्बे दशमलव छ मेगा आर्चमा अहिले तपाईँले हामीलाई पूर्वमा सुनिरहनु भएको छ सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा सुनिरहनु भएको छ अनि त्यस्तै गरेर W W W dot vision dot com dot NP log on गरेर संसारभरिकै साथ सुनिरहनु भएको हुनुपर्छ तपाईँले मोबाइल एप्लिकेसन हाम्रो पात्रोको रेडियो लिस्टमा गएर रेडियो भिजन सर्च गरेर पनि श्रोता हामीलाई सुन्न सक्नुहुन्छ दिए नि आँसु ढिका मुटुभित्रै बस्छिन् झारदिए नि आँसु ढिका मुटुभित्रै बस्छिन् दिन्छिन् पीडा थरी थरीका मुटुभित्रै बस्छिन् मबाट टाढा भइन् पनि कसरी भन्न सकु बस्न त मेरी प्रेमिका मुटुभित्रै बस्छिन् यो मुक्तक मुक्तकार दीपक अधिकारी चञ्चलजीको सन्धि खर्क अर्घखाँची उहाँको घर हो हाल उहाँ काठमाडौँमा हुनुहुन्छ आजको कार्यक्रम मुक्तक मालामा दीपक अधिकारी चञ्चल यिनै मुक्त खराबहरूसँगै मैले श्रोता मुक्तकको सिलसिला सुरु गर्न चाहे आजको यो बसाइमा तपाईँहरूले नै पठाउनुभएका धेरैभन्दा धेरै मुक्तक मसँग छन् म आलो पालो कार्यक्रममा मुक्तक जोड्दै जानेछु हेरौँ निर्धारित समयमा कति सक्छु मुक्तक राख्न हामीलाई सुन्दै रहनुहोला कार्यक्रममा म ढिला नगरी तपाईँहरूले नै पठाउनुभएका मुक्तक पुनः जोड्छु दिनानुदिन रातारात सिमाना घेरिनु हुँदैन दिनानुदिन रातारात सिमाना घेरिनु हुँदैन बिहान उठ्दा घर अनि गोठ फेरिनु हुँदैन एकजुट भएर सीमा रक्षामा जुट्नुपर्छ सबै दुध चुसाएर पाले पनि सर्पसितै बोइरिनु हुँदैन यो मुक्तक यमुना खतिवडाजीको झापा छोणामती उहाँको घर हो यमुना खतिवडाजी मुक्तकमालामा आउँदै गर्नुहुन्छ एउटा बसाईमा उहाँसँगको भलाकुसारी कार्यक्रममा मैले राखेको थिएँ तपाईँहरू समक्ष अर्को मुक्तक मसँग छ रत्ना पुन्जीको काँडा पनि एक दिन फुल हुन सक्छ काँडा पनि एक दिन फुल हुन सक्छ फुलको बिचमा मान्छेको फुल हुन सक्छ बिचरालाई त्यति ठुलो सोचाए किन दिनुहुन्छ कहिलेकाहीँ त अन्जानैमा भुल हुन सक्छ रत्नपुञ्जी रुकुमबाट मुक्तक मालाको यो वसाइमा यसरी आउनुभयो अर्को मुक्तक मसँग छ मुक्तककार हुनुहुन्छ सौगात समर्पण तिमीले गरेको प्रेम किमार्थ प्रेम होइन तिमीले गरेको प्रेम किमार्थ प्रेम होइन बरु हो भयङ्कर स्वार्थ प्रेम होइन नारीको तनसँग खेलेर मन हुत्याइदिने ए पुरुष मान्छे तिम्रो पुरुषार्थ प्रेम होइन यसरी मुक्तक मालाको यो वसाइमा हुनुहुन्थ्यो मुक्तकार सौगात समर्पणजी कोहलपुर बाँके उहाँको घर हो अर्को मुक्तक छ मसँग श्रोता अमन अन्जानजीको जतिसम्म चल्छ यसरी अरू गुनासो छैन जतिसम्म चल्छ यसरी अरू गुनासो छैन भनुन् मलाई नराम्रो भन्नेहरू गुनासो छैन यसरी सधैँ अरूको भरमा भन्दा त दुःखै दुःख होस् जिन्दगीमा बरु गुनासो छैन अमन अन्चानजी हुनुहुन्थ्यो मुक्तकार बसङबाट गुनासो छँदै छैन मुक्तकमा यसै भन्दै हुनुहुन्थ्यो अब भने श्रोता हामी कार्यक्रममा पहिलो गीत सुन्छौँ छेवाङ लामा दोङजीको मुक्तक मसँग रहेको छ मरिण सिन्धुली उहाँको घर हो छेवाङ लामा दोङजीको मुक्तक मुक्तक सँगसँगै कार्यक्रममा पहिलो साङ्गीतिकको शैली तपाईँलाई श्रोता गरियो भने ठुलो कुरा रोपिदिनुहोस् गरियो भने ठुलो कुरा रोपिदिनुहोस् नलाउँदै हातमा चुरा रोपिदिनुहोस् माया गर्छु भनी अन्तै सल्कियो भने दुवैजनालाई छुरा रोपिदिनुहोस् माया गर्नुको अर्थ माया गर्नुको अर्थ सिउँदो भर्नु होइन सिउँदो भर्नुको no day भर्नुको अर्थ सिउँदो भर्नु छेवाङ लामाजीको मुक्तक मुक्तक सँगसँगै तपाईँले यो गीत सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ मेगा आर्स तपाईँ सुनिरहनु भएको छ मुक्तक मालामा हुनुहुन्छ तपाईँहरू र आजको व्यवसायमा म तपाईँहरूले नै पठाउनुभएका मुक्त खराबहरू श्रोता आलो पालो लिइरहेको छु मैले सोधेँ भुल्नै पर्छ र पर्छ जवाफ आयो मैले सोधेँ भुल्नै पर्छ र पर्छ जवाफ आयो सोधेँ किन अरूले प्रेम गर्छ जवाफ आयो अरू चुनेर मलाई किन त्याग्छौ सवाल गरेँ तिमीले सहन सक्छौ ऊ मर्छ जवाफ आयो ओहो यो मुक्तक मुक्तकार अपरिचित वीरजीको चितवन उहाँको घर हो अपरिचित वीरजी पछिल्लो हाम्रो कार्यक्रमहरूमा नियमित रूपमा यसरी नै मिठो माया बाँड्दै आउँदै गर्नुहुन्छ मुक्तक मिठो लिएर आउनुहुन्छ अर्को मुक्तक मसँग छ नेत्र तोलाङ्गी विक्रमजीको यही महिना कुरो मिलाई घरमै ल्याउँछु अब यही महिना कुरो मिलाई घरमै ल्याउँछु अब दङ्ग पार्छु छिमेकीलाई घरमै ल्याउँछु अब अस्पतालसम्म रोग बोकेर धाइरहनुभन्दा प्रेममा पार्छु डाक्टरनीलाई घरमै ल्याउँछु अब यसरी फुर्तिलो मुक्तकको साथमा यसपटक आउनुभयो नेत्र तोलाङ्गी विक्रमजी रामपुर ओखलढुङ्गा उहाँको घर हो अर्को मुक्तक छ मसँग श्रोता अर्जुन अन्जानजीको कसैलाई मन पराएछु सोच्दै नसोची कसैलाई मन पराएछु सोच्दै नसोची दिलको डेरा सराएछु सोच्दै नसोची उसैलाई मात्र पल पल सम्झिरहनाले म कल्पनामै हराएछु सोच्दै नसोची सोच्दै नसोची यसरी प्रेममा पर्नुहुने मुक्तकार हुनुहुन्छ अर्जुन अन्जानजी मुक्तकमा त्यसै भन्दै हुनुहुन्थ्यो डोटी उहाँको घर हो अर्को मुक्तक छ मसँग श्रोता निराजन रिजालजीको घरिघरि सताउँदा नि चुप रहन्छन् घरि घरी सताउँदा नि चुप रहन्छन् धेरै कर लगाउँदा नि चुप रहन्छन् गाउँका खुसी साथ आफै बोल्न आउँछन् सहरका त बोलाउँदा नि चुप रहन्छन् यो मुक्तक निराजन रिजालजीको थाक्रे एक सिमले थादिङ उहाँको घर हो अर्को मुक्तक म कार्यक्रममा लिन्छु केशर बाबु मगर्जीको श्रोता आफन्त नै पराई बन्ला तिमीले छोडेपछि आफन्त नै पराई बन्ला तिमीले छोडेपछि गाउँघरमा खेदो खन्ला तिमीले छोडेपछि भर्खर बिहे भएको छ छोडी जाने कुरा नगर दुनियाँले के के भन्ला तिमीले छोडेपछि मुक्त केशव बाबु मगर्जीको रुकुम पश्चिम उहाँको घर हो अब भने कार्यक्रममा हामी अर्को एउटा मुक्तक सुन्छौँ मसँग मुक्तक छ विष्णु कार्कीजीको विष्णु कार्कीजीको घर झापा हो मुक्तक मालाको एउटा बसाइमा हामीले भलाकुसरी पनि गरेका छौँ तपाईँले सुन्नुभएको छ छैन निकै अगाडि हो आज भने उहाँले मुक्तक लेखेर हामीलाई पठाउनु भएको छ अबको क्रममा मुक्तककार विष्णु कार्कीजीको मुक्तक मुक्तक सँगसँगै अर्को एउटा साङ्गीतिकको शैली तपाईँलाई श्रोता हो मुटुको धड्कन बढ्यो मन थाम्नै सकिएन हो मुटुको धड्कन बढ्यो मन थाम्नै सकिएन तनमा बेग्लै नसा चढियो मन थाम्नै सकिएन विरतीको भङ्गालोमा पर्दिन म भन्दै थिएँ जब उनमा नसर पर्यो मन थाम्नै सकिएन किन गर्थे मरिहत्ते आश भएर पो किन गर्थे मरिहत्ते आश भएर पो अरू छैनौ तिमी अरू छैनौ तिमी खास पो किन गर्थे मरिहत्ते आश छन् यहाँ कैयौँ मान्छेहरू बेवारी से बाँच्छन् बेवारी से बाँच्छन् डाकेको छु मेरै मनमा डाकेको छु मेरै मनमा बास भएर पो बास भएर पो अरू जस्ती छैनौ तिमी अरू जस्तै छैनौ तिमी खास भएर पो किन गर्थे मरिहत्ते आश भएर पो जिउनै गाह्रो हुन्छ जिउनै गाह्रो हुन्छ अहिलेसम्म बाँचिरहेछु अहिलेसम्म बाँचिरहेछु सास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 पनि तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ श्रोता मुक्तक मालाको आजको यो वसाईमा म तपाईँहरूले नै पठाउनुभएका मुक्त खराबहरू श्रोता आलो पालो लिइरहेको छु यहाँ गरिब र अभावहरूको मात्र चाङ देखिँदैछ यहाँ गरिब र अभावहरूको मात्र चाङ देखिँदैछ लाग्छ वस्त्र च्यातिएपछि निर्वस्त्र आङ देखिँदैछ हिजोसम्म जय नेपालहरूले देशभक्ति देखियो आज कामरेडहरूको अग्रगामी छलाङ देखिँदैछ ओहो हो यो मुक्तकमा व्यङ्ग्य मुक्तकार परशुराम कार्कीजीको सडानन्द नगरपालिका पाँच भोजपुर उहाँको घर हो मुक्तक निकै गजबको लेख्नुहुन्छ बाण मुक्तकको प्रहार गर्नुहुन्छ मुक्तक मालाको एक बसाइमा हामी सँगसँगै निकै अगाडि आएका थियौँ अर्को मुक्तक म कार्यक्रममा लिइहाल्छु श्रोता मसँग मुक्तक छ रञ्जना पराजुली लम्सालसीको लाखौँ लाखको गर्छन् मूल्य टुक्राई जग्गा आनाको लाखौँ लाखको गर्छन् मूल्य टुक्राई जग्गा आनाको थप्छन् तला लोप गराई खर सिङ्गटी छानाको नासिसक्यो अन्नबाली सुम्बी घरै घरले सोच्ने बेला आइसक्यो अबको पुस्ताले खानाको सिन्ता आउने पुस्ताको मुक्तकमा मुक्तकार रञ्जना पराजुली लम्सालजी नयाँ बानेश्वर बुद्धनगर काठमाडौँ उहाँको घर हो आउँदै गर्नुहुन्छ यसरी नै मिठो माया लिएर हामीहरू समक्ष विक्रम वाग्लेजीको श्रोता अर्को एउटा मुक्तक मसँग रहेको छ पिन्जडामा बसेर दिन काट्दै गर्दा पिन्सडामा बसेर दिन काट्दै गर्दा उसेली पनि अन्धेरीसँग साट्दै गर्दा खुसी छु तै पनि भन्छु यही सधैँ यहाँ दुख्छ मन फेरि आफैसँग ठाँट्दै गर्दा यसरी विक्रम वाग्लेजी काठमाडौँबाट आउनुभयो अर्को मुक्तक मसँग छ टिआर शर्मा अथक मनोजीको जिन्दगीमा सङ्घर्षहरू खास गर्नुपर्छ जिन्दगीमा सङ्घर्षहरू खास गर्नुपर्छ बाँचुन्जेल सफल हुने आश गर्नुपर्छ एक दुई पटक हार्दैमा हिम्मत नहारेर फेरि सफल हुन्छु भन्ने विश्वास गर्नुपर्छ हो नि यो मुक्तक टिआर शर्मा अथक मनुजीको बकु नपा दुई सल्यानुवाको घर हो हाल कर्मभूमि भनेर हामीलाई मुक्तक लेखेर पठाउनु भएको छ अर्को मुक्तक मसँग छ सुनाखरी निर्मला आचार्यजीको दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका वार्ड नम्बर छ नेर्पा खोटाङ घर हो धेरै आँसु थोरै हाँसो छाएको छ धेरै आँसु थोरै हाँसो छाएको छ बैगुनीले एउटा गुण लाएको छ तिमी मात्र मेरो हो घमण्ड थियो त्यसको सही नतिजा आएको छ यसपटक यसरी निर्मला आचार्यजी हामीहरू समक्ष आउनुभयो भने श्रोता कविन्द्र साई आजितजी दैलेखका मुक्तकार उहाँका मुक्तक सँगसँगै हामी अर्को एउटा गीत सुन्छौँ मुक्तकार कमेन्द्र साई आजितजीको मुक्तक मुक्तक सँगसँगै अर्को एउटा सङ्गीतको शैली तपाईँलाई स्पर्शका ती रातहरू गन फरक पर्दैन स्पर्शका ती रातहरू गन फरक पर्दैन मलाई पास नै भन फरक पर्दैन मनमा अरूलाई राखी नजिक नआऊ प्रिया तिमी उसकै भन फरक पर्दैन मलाई दुखी बनाएर त सर्यो तिमी कमेन्द्र साईजीको मुक्तक मुक्तक सँगसँगै यो गीत तपाईँले सुन्नुभयो रेडियो भिजनमा मुक्तक मालामा हुनुहुन्छ म मुक्तक तपाईँकै लिइरहेको छु देखिँदैन घाउ मुटुभित्र दाम छ निल छ देखिँदैन घाउ मुटुभित्र डाम छ निल छ यस्तो अदृश्य घाउ सहन साह्रै जटिल छ सा। यति खाउ सयको छु अब पनि सहुला नजिक आएर नुन सुक्न सर्ख यही अपिल छ यसरी मुक्तकमा अपिल मुक्तककार जयराम निर्मोही दाहालजीको महाकाल गाउँपालिका चार कालेश्वर ललितपुर उहाँको घर हो जयराम निर्मोही दाहालजीको मुक्तक सँगसँगै अर्को मुक्तक म मसँग मुक्तक छ कमल बोगटी अन्जानजीको देखिने हर नयाँ चिज नछान्नु स्तर बदलिन सक्छ देखिने हर नयाँ चिज नछान्नु स्तर बदलिन सक्छ साथी सबलाई आफ्नो नमान्नु स्तर बदलिन सक्छ जिन्दगीको दौडानमा उत्तार चढाव त भइ नै रहन्छ केही रुपियाँ कमाउँदैमा महान नठान्नु स्तर बदलिन सक्छ यो मुक्तक कमल पोखटी अन्जानजीको प्रतियाली भनेर उहाँले लेख्नु भएको छ अर्को मुक्तक मसँग छ पवन ढुङ्गेलजीको बिर्तामोड झापा उहाँको घर हो साथी फेरि फेरि रमाउन खोज्ने तिमी साथी फेरि फेरि रमाउन खोज्ने तिमी शरीर बेची सम्पत्ति कमाउन खोज्ने तिमी रुँदै हिँड्दा आँसु पुछिदिएको मात्रै के थिए अर्काको नासो मलाई थमाउन खोज्ने तिमी ओहो हो पवन डुङ्गेलजी पटक मुक्तक मालामा यसरी बिर्तामोडबाट आउनुभयो बिर्तामोड छापाबाट अर्को मुक्तक छ मसँग सोमबार राजीको दिनपछि रात हुन्छ थाहा हुँदा हुँदै पछि रात हुन्छ थाहा हुँदा हुँदै फुलको पनि जात हुन्छ थाहा हुँदा हुँदै म फेरि तिमीलाई विश्वास गर्न पुगे विश्वासमा नै घात हुन्छ थाहा हुँदा हुँदै यसरी सम्बार राजदाङबाट आउनुभयो हामीहरू समक्ष अर्को मुक्तक मसँग छ रामकुमार प्रधानजीको सानो जिब्रोको धार चलाएर मुटु चिरा नपाएर मान्छे सानो जिब्रोको धार चलाएर मुटु चिरा नपाएर मान्छे सुनाएर नसाइँदो कुराहरूको आँसु नजाएर मान्छे हो देखेको संसार एउटै जिउने संसार सबैको बेग्लै तसर्थ धेरै जान्ने भनेर अर्काको खुसी नमार मान्छे रामकुमार प्रधानजी नियमित रूपमा आउनुहुन्छ यसरी नै मकवानपुरबाट अवक्रममा हामी अर्को एउटा गीत सुन्छौँ श्रोता मसँग फोन सो मोक्तानजीको मुक्तक रहेको छ युएसए भनेर लेख्नु भएको छ नेपालको ठेगाना लेख्नु भएको छैन अनि सँगसँगै मेरो सानो प्रयास भनेर उहाँले भन्नुभएको छ फोन सो मोक्तानजीको मुक्तक मुक्तक सँगसँगै अर्को एउटा साङ्गीतिकको शैली तपाईँलाई श्रोता आमा तिम्रो दुःख पीडा यी हातले धुन सकौँ आमा तिम्रो दुःख पीडा यी हातले धुन सकौँ टुकीबाली अन्धकारमा तिम्रै पाउ छुन सकौँ भाग्यमानी रहेछु आमा सधैँ तिम्रो माया पाएँ अर्को जुनी पाएँ भने तिम्रै छोरा हुन सकौँ आमा भन्दै रुन पाऊ जा बाटो मुटु दुख्दा छुन पाओ एक मुठी माटो एक मुठी माटो आमा भाँति रोपेको छु फर फराउने झन्डा रुपे माथि रोपेको छु फर फराउने झन्डा मैले टेक्ने जमिन आफ्नै प्राण भन्दा मैले टेक्ने समय ठुलो आफ्नै प्राण भन्दा सिरामाथि माटो राख्ने आमाको त्यो अर्ती आत्मा भन्दा निकै प्यारो म जन्मेको धरती आमा भन्दै रुन पाऊ बिरा बाल सपुत भन्न नहोस् मलाई शर्मा चन्द्र सूर्य झलमलाउँछ साधै मुटु भित्र ढोक ढोकीमा सल्वा पाऊँ पनि श्रोता कार्यक्रम मुक्तक मालामा मुक्तक लिने यो क्रम यति मात्रै तपाईँले पढाउनुभएका बाँकी मुक्त खराबहरूलाई म आउँदो वसैमा पक्कै जोड्नेछु हामीलाई सुन्दै गर्दा तपाईँलाई मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने तपाईँले Muktak Mala at the rate Gmail dot कममा मेल गर्न सक्नुहुन्छ अनि त्यस्तै गरेर मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा पनि पठाउन सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि संयोजनका निमित्त देवेन्द्र अधिकारीजीलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रति पत्नीलाई सुटुक्क सम्झाउँदै मदन भण्डारी बिदा चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँ के भागमा परुन् नमस्कार शिवरात्रि माया अन्तै सारा सक्छौ मलाई एक्लै पारा बिन्ती माया नमरा मेरो जानै जाला घर अन्तै सारा सक्छौ काँडे तारले बार बिन्दे मनलाई नबार मेरो जानै जान रिसाएरै हेर बरु नहेरेको भन्दा रिसाएरै हेर बरु नहेरेको भन्दा जे नै बोल सास आउँछ तिम्रो बोली सुन्दा गर्छौ गाली गर भित्र बदनामै गर बिन्ती बाहिर उतारा मेरो जानै यो जुनीमा यस्तै होला तिमलाई माया लाउन यो जुनीमा यस्तै होला तिमीलाई माया लाउन भाग्य पनि चाहिँदो रहेछ कर्मको फल पाउन चिठी पत्र जात सक्छौ डढाएरै फाला बिन्ती मनबाट नफाला मेरो जानै जाना माया अन्तै सारा सक्छु मलाई एक्लै पार बिन्ती माया नमारा मेरो जानै जाना तर अन्तै सारा सक्छौ काँडे तरले बार बिन्दी मनलाई नबार मेरो जानै जाने